कलेजको साथसाथै दिउँसोको समयमा घरमा खेती किसानीको लागि बाबाआमालाई पनि सहयोग गर्ने गर्थे मसँग कुनै जागिर थिएन बिहानको समय कलेज र दिउँसोको समय खेतीपातीमा काम गरेर सर सहयोग गर्थे एक दिनको कुरा हो समय गाउँमा पानी लगाउने भएको थियो रातिको समय अनि हिउँदोको समयमा खोलाको पानी सानो हुने त्यसकारण सबै पानी लगाउनेले पालो पालो पानी लगाउनु पर्थ्यो यसै क्रममा अर्को कुनै घरको कुनै व्यक्तिको खेतको पानी छपाइसकेपछि हामीले लगाउने पालो थियो र पालोको पानी अरूले नलगाओस् भनेर रातिको समयमा म पानी कुर्न भनेर गएको थिएँ पानी कुर्ने क्रममा उनीहरूको खेतको पानी मिलाउँदै खेतमा छिटो छिटो पट्याउने कोसिस गर्दै थिए जुन खेत उनै कथाको शीर्षकमा हुनुभएको माइली भाउजूको खेत थियो अनि भाउजूको फोन आयो भाउजू म खेतमै छु खेतमा पानी लगाइरहेको छु तपाईँहरूको खेतमै अनि म यहाँको पानी छापिसकेपछि मैले आफ्नो खेतमा लगाउँछु भनेर उहाँसँग कुरा गर्दै थिएँ भाउजू पनि आउनुहोस् भनेको बाबु म छोरीलाई सुताउनु छ अहिले म आउन भ्याउँदैन भन्नुभयो उहाँको घर परिवारमा सासु ससुरा अनि भाउजू भाउजूको छोरी र भाउजूको देउरानी मात्र हुनुहुन्थ्यो भने उहाँको हस्बेन्ड र देउरहरू विदेशमा हुनुहुन्थ्यो अनि केही बेर खेतमा बसिसके पछाडि भाउजूले नै फोन गर्नुभयो र बाबु बरु यतै आउनुहोस् खेतमा एक्लै यो जाडोमा किन बस्नुहुन्छ भन्नुभयो अनि खेतबाट झन्डै दुई तिन सय मिटरको दुरीमा रहेको उहाँको घरमा म गएँ त्यो दिन उहाँको सासु ससुराहरू घरमा नहुनुहुँदो रहेछ भने घरमा भाउजू र भाउजूको देउरानी अनि भाउजूको छोरी मात्र हुनुहुने रहेछ अनि उहाँको घरमा गइसके पछाडि उहाँहरू खाना खाएर बसिसक्नु भएको थियो के खानुहुन्छ बाबु भनेर सत्कार सम्मान दिनुभयो मैले जस्ट पानी खान्छु भाउजू भनेर पानी मात्रै खाएर बसेँ उहाँको कुरा गर्नुपर्दा भाउजू झन्डै अट्ठाइस वर्षको हुनुहुन्थ्यो भने छोरी थिइन् चार वर्ष कि अनि उहाँको देउरानी केही समय अगाडि मात्रै बिहा भएर आयो कि नौली नयाँ तर निकै नै सुन्दर मलाई भाउजूप्रति भन्दा पनि भाउजूको देउरानीप्रति निकै नै आकर्षित भइरहन्थे तर भाउजूको देउरानी नयाँ भएको कारण होला त्यति साह्रो नबोल्ने अलि लजालु थिइन् म पनि गएँ र त्यहाँ उनीहरूको रुममा दुईजना सँगै बस्ने रहेछन् आफ्नो हस्बेन्ड नभएको कारण गाउँको घर ठुलो कोठामा दुईवटा खाट रहेछ भने एउटामा जेठानी एउटामा देउरानी सुत्ने गर्दो रहेछ म भने देउरानी सुतिरहेको खाटको छेउमा गएर बसेँ किनभने म चाहिँ भाउजू भन्दा नि उनकी देउरानीसँग बढी आकर्षित थिएँ भाउजूको देउरानीको साथमा बस्दै केही कुराहरू गर्दै उनलाई जिस्काउन लागे जिस्काउने क्रममा अब एउटा महिलाको छेउमा म जवान खेटा हुने बित्तिकै आकर्षण त हुने नै स्वाभाविक नै भयो मैले पनि उनलाई समाउँदै एक्कासी उनको स्तनमा हातले समाइदिएँ उनी पनि झसङ्ग भएर मेरो हातलाई च्याप्पै समाइदिन् भने उताबाट जुन भाउजू मैली भाउजूले हेरिरहनु भएको थियो भाउजू हाँस्न थाल्नुभयो मलाई पनि केही अप्ठ्यारो महसुस भयो भने उनकी देउरानी त झन् निकै नै लाजले भुतुक्कै भइन् र सिरकले मुख छोपेर पो सुत्न लाग्यो किनकि मेरो फेरि दोस्रो पटक हमला नहोस् भनेर यतिकैमा उनी सिरकले मुख छोपेर सुत्न लागिसके पछाडि म माइली भाउजूको खाटमा गएर बसेँ जहाँ भाउजू बसेर मलाई नै कुरिरहनु भएको थियो अनि भाउजूको सु सानी छोरी सुतिसकेकी थिइन् एकछिनसम्म हामी दुईजना गफ गाफ र रमाइलो कुरा गरेर बसिरह्यौँ किनभने घरमा सासु ससुरा नभएको उनीहरूको लागि नि फ्री टाइम थियो म त झन् खेतमा पानी लाउने बाहनामा घरबाट निस्किएको एउटा छाडा अवस्थामा नै थिएँ दुईजना बिच आधा घन्टा जति लामो गफ भइसके पछाडि भाउजूको देउरानीको निधाएको आवाज आउन थाल्यो सुहाँ सुहाँ गर्दै लामो सास फेर्दै निधाएको महसुस गर्यो यसो नजिकबाट हेरेको साँच्ची नै उनी त मस्त निदमा पुगिसकेकी रहेछ अब मेरो सैतानी मनले माइली भाउजूतिर नै आँखा गाड्न थाल्यो सुनसान रात झन्डै बाह्र बजिसकेको थियो होला ढोका बन्द मधुरो बत्ती एउटा कोठामा तिनजना भए पनि सबै सुतिसकेका र हामी दुई मात्र नसुतेर बसिरहेका थियौँ अनि बिस्तारै गफ सानो सानो स्वरमा गर्दै भाउजूको हातहरूलाई मैले आफ्नो हातले सुमसुमाउन थालेँ भाउजूले पनि हात सुमसुमाउने जेल त कुनै प्रतिकार गर्नु भएन अनि बिस्तारै हात सुमसुमाउँदै मैले उहाँको शरीरतर्फ सुमसुमाउन कोसिस गरेँ तर उहाँले पनि त्यति ठुलो प्रतिकार त होइन कि तर बाबु के गर्नुभएको यस्तो नछुनु न अलिक टाढै बस्नुहोस् भन्ने जस्तो कुरा गर्नुभयो अँ भाउजू यस्तो जाडो छ यो जाडोमा पनि के टाढा बस्नु र देवर भाउजू आफ्नै त हो नि सँगै बसौँ न नजिकबाट कुरा गरौँ ठुलो स्वरमा कुरा गऱ्यो नि सुतेकोलाई डिस्टर्ब हुन्छ भनेर जस्ता बाहनाले मैले उहाँसँग नजिकै बसेर कुरा गर्न थालेँ अनि बिस्तारै उहाँको हातहरू सुमसुमाउँदै कपाल त कति राम्रो तपाईँको भन्दै केसहरू सुमसुमाउन थाल्यो केसहरू सुमसुमाउने क्रममा नजानी दुरूपले उहाँलाई अँगालो गर्दै लाग्न थाले अँगालो मार्दै गर्दा उहाँलाई पनि कुनै भित्री रूपमा त फिल आएको हुनुपर्छ किनभने श्रीमान विदेश गएको पनि तिन वर्ष भइसकेको थियो एउटा महिला नै हो जवान महिला जसलाई यौनको इच्छा त किन नहोला र तर पनि लाजगाज र समाजको डरले गर्दा आफ्नो यौन चाहनालाई भित्री रूपमा दबाउँदै बसेकी भाउजू खाइलाग्दो केटा आधा रातमा आफ्नो छेउमा बस्दाखेरि मन त कसरी सम्हालिन्थ्यो तर पनि आफ्नो इज्जतलाई सम्हाल्दै बसिरहनु भएको थियो मैले पनि उहाँलाई बिस्तारै बिस्तारै आफ्नो अङ्गालोमा पार्ने कोसिस गरिरहेको थिएँ यसै क्रममा मिठो गफगाफ हुँदै जाँदा भाउजूसँग सिरियस रूपमा नै कुरा हुन थाल्यो सिरियस रूपमा कुरा हुँदै जाँदाखेरि उहाँ पनि दाईको प्रतीक्षामा बसिरहेको कुरा जानकारी गर्न थाल्नुभयो मैले पनि यही हो मौका भनेर भाउजू दाई नभएर के छ र दाईभन्दा धेरै माया गर्ने म भाइ छँदैछु नि तपाईँलाई सुख दुःखमा साथ दिने भनिसकेपछि उहाँको मन पनि फेरियो कि क्या हो अँ बाबु त्यो त हो तर दाई भए जस्तो त हुँदैन नि भन्ने जस्तो कुरा गर्नुभयो मैले पनि किन हुँदैन भाउजू दाई र भाइमा केही फरक छैन तपाईँले दाईभन्दा भाइमा नै अझै केही गुण बढी पाउन सक्नुहुन्छ भनेर तपाईँ पिर नगर्नुहोस् भन्ने बाहनाका सायद उहाँलाई सब पूर्ण रूपमा हक गरिदिए भाउजू पनि नतमस्तक हुनुभयो भाउजूले पनि आफ्नो एउटा इमोसनको फिल देखाउनुभयो म झनै आकर्षित भएँ र उहाँलाई मजाले टाइट गर्न थालेँ अब त लगभग भाउजू मेरो पोल्टोमा आइसक्नु भएको थियो अनि भाउजूलाई मेरो काखमा पल्टाउँदै टाउकोमा बिस्तारै सुमसुमाउँदै उहाँको लुङ्गी लगाएको र माथि टिसर्ट लगाएको बिचमा खाली रहेको पेट जुन नाइटोको भाग हल्का देखेको ठाउँमा बिस्तारै चोरी औँलाले सुमसुमाउन थाले जब मैले उहाँको नाइटोको वरिपरि मेरो चोरी औँलाले घुमाउने गर्थेँ उहाँले पेट लामो लामो सास फेर्दै सुकाउने र फुकाउने गर्दै हुनुहुन्थ्यो मलाई थाहा थियो राम्रोसँग उहाँलाई भित्रैबाट इमोसन आइरहेको छ तर पनि मैले कन्ट्रोल गरेँ किनभने त्यहाँसँगै उनकी छोरी र देउरानी सुतेका थिए अब बिस्तारै बिस्तारै म पनि उत्तेजित हुँदै थिएँ भने भाउजू पनि इमोसनल हुँदै हुनुहुन्थ्यो बिस्तारै बिस्तारै उहाँको नाइटोबाट थोरै थोरै माथि गर्दै औँलाले खेलाउँदै जान थालेँ भाउजूले बाबु बाबु भनेर छोटो सानो आवाज निकाल्दै मेरो काहामा सुत्नुभएको थियो एउटा हातले भाउजूलाई टाउको सुमसुमाउँदै अर्को हातले बिस्तारै पेटका भागहरूबाट सुमसुमाउँदै स्तनको भागतर्फ प्रवेश गराउँदै थिए अब त भाउजू पूर्ण रूपमा नै इमोसनमा आइसक्नु भएर उहाँले आफ्नो शरीर लुलो बनाएर म प्रति नै समर्पित गरिसक्नु भएको थियो मैले पनि बाजुलाई आफ्नोपट्टि फर्काएर उहाँको ओठमा चुम्बन गर्न थालेँ बाजुले पूर्ण रूपमा मिठो गरी राम्रो गरी चुम्बनमा साथ दिनुभयो भने अब त मेरो पुरै आँट आइसकेको थियो चुम्बनसहित मैले उहाँको टी सर्टभित्रबाट हात छिराएर उहाँका स्तनको पोकाहरू मालिस गर्न थालिसकेको थिए सुत्ने बेलामा भित्री बस्त ब्राहरू पनि खोलेर सुतेकी भाउजू टी सर्ट मात्र हुनुहुन्थ्यो त्यसकारण उहाँको स्तन सम्हाल मसार्न पनि मलाई निकै सहज भयो जोड जोडले किस गर्दै जिब्रो चुस्दै उहाँको स्तनलाई दुइटै स्तनलाई पालै पाको म मसार्न थालेँ भाउजू निकै नै उत्तेजित हुनुहुन्थ्यो मैले किस गर्नलाई छोडिनँ स्तन छोडेर दायाँ हातले उहाँको लुङ्गीको भित्री भागतर्फ हात बढाउन थालेँ एकछिन त असहज महसुस गर्नुभयो तर पनि उहाँ पूर्ण रूपमा इमोसनमा आइसकेको कारण कुनै प्रतिक्रिया गर्नु भएन र मैले उहाँको लुङ्गीको तुना फुकाएर उहाँको यौनीतर्फ मेरो हात बढाएँ पातलो पातलो जुस भएको मगर्नी भाउजूको यौनी पानीले चिप्लो भइसकेको पो रहेछ बिस्तारै हात पुऱ्याएको त भाउजूले अन्डरवेयर समेत नलगाउनु भएको रहेछ मलाई त सजिलो भयो कि कुनै ठाउँमा कुनै घरमा पस्नको लागि पहिले नै ढोका खोलेर राखिदिएको जस्तो भयो मैले पनि उहाँको चिप्लो योनीलाई बाहिरबाट हल्लाइदिएँ भाउजू शरीर चलाउँदै निकै नै उत्तेजित भइरहनु भएको थियो मैले बाजुको ओठ चुस्न छोडिनँ बिस्तारै एउटा औँलाले स्तन र एकछिन यौनीको भाग एकछिन स्तनको भाग गर्दै पालो पालो खेलाउन थाले यौनीको भित्री भागमा छुँदा भाउजू त डल्लो नै पर्नुभयो अनि उहाँको यौनीको भित्री भाग खेलाउँदै एउटा औँला दुईवटा औला गर्दै दुईवटा औलाले योनीभित्र खेलाइदिन थाले बाजुले लामो सामो सास फेर्दै सुहाँ सुहाँ गर्दै अलि केही आवाजहरू निकाल्न लाग्नुभयो मलाई अलिकति अप्ठ्यारो फिल भयो किनभने यो आवाजहरू उनको देउरानीले सुनिन् भने र उठिन् भने अलि के होला यहाँ भन्ने सोच गराएर म भाउजू हामी चाहिँ अर्को कोठामा जाउँ तर त्यहाँ अर्को कोठा थिएन हामी सानो लिस्नु गाउँघरमा लिस्नु लिस्नुको सहाराले घरको माथिल्लो भागमा चढ्यौँ जहाँ एउटा पुरानो पलङ राखिएको थियो पाहुना आउँदा सुताउनको लागि तर त्यहाँ ओछ्यानहरू चाहिँ बिछ्याइएको थिएन पलङको छेउमा रहेको एउटा गलैँचा ओछ्याएर हामी त्यही पलङमा पल्ट्यौँ र भाउजूको यौनीलाई मैले बिस्तारै खेलाउँदै ओठ चुस्दै थिएँ भाउजू पानी पानी हुँदै हुनुहुन्थ्यो भने म पनि निकै नै उत्तेजित भएर मेरो लिङ्गले बाहिर कति बेला निस्क्यौँ भनेर सोच गरिरहेको थियो अब त पूर्ण रूपमा नै काम पुरा गर्नुपर्छ भन्ने सोच गराएर मैले भाउजूको लुङ्गी पुरै रूपमा खोलिदिएँ भने माथिबाट टी सर्ट पनि खोलिदिएँ भाउजू पूर्ण रूपमा नि निर्वस्त्र हुनुहुन्थ्यो भने म चाहिँ पूर्ण रूपमा कपडा लगाइरहेको थिएँ भाउजूले अलिकति शर्माए जस्तो गर्नुभयो तर खैर केही छैन भनेर म पनि छिटो छिटो मेरो टी सर्ट र प्यान्ट खोलेर मेरो निकै नै ठाडो भएको मेरो आठ इन्चको लिङ्ग युद्धमा हिँडेको सिपाहीले बन्दुक तेर्साए जसरी भाउजूतर्फ तेर्साए मैले भाउजूको मुखमा गर्ने कुनै प्रयत्न गरिनँ किनभने भाउजू पूर्ण रूपमा पानी पानी भइसक्नु भएको थियो त्यसकारण जतिसक्दो छिटो मैले योनिमा नै मेरो लिङ्गलाई प्रवेश गराउँदा ठिक होला भन्ने सोच गराएर सिधै योनिको बाहिरी भागमा मेरो लिङ्गको टुप्पोले जोताइदिए भाउजूले आह गरेर लामो सास फेर्नुभयो उहाँको सोच थियो कि एकैचोटि भित्र छिराउँछ तर मैले भने भाउजूलाई तडपाएरै गर्छु भनेर एकछिनसम्म त जिस्काएर बाहिर खेलाइदिएँ अनि भाउजूको आदेशमा भाउजूले बाबु अब त भित्रै गर्नु न भाउजूलाई नतडपाउनु धेरै मलाई जिउँदै मारिसक्नुभयो भन्न लागेपछि हस् भाउजू मेरो भाउजूलाई माया गर्छु नि म किन चाहिँ भाउजूलाई तडपाउनु भनेर मैले पनि बिस्तारै घुसाउनुको साटोमा एकै जोडमा मेरो आठ इन्चको लिङ्ग भित्रै पुऱ्याइदिएँ एउटा बच्चा पाइसकेको योनी त्यति साह्रो टाइट हुने कुरा भएन त्यस कारणले मेरो लिङ्गले भाउजूको पाठेघर नै छोएछ कि क्या हो भाउजू जोडले चिच्याउनु भयो अनि अलिकति माथि नै सर्नुभयो फेरि मैले भाउजूको कम्मरमा समाएर जोड जोडको झड्का दिँदै पाँच मिनट जति उत्तानो पारेर सेक्स गरेँ त्यति बेलाको भाउजूको त्यो स्वरूप त्यो आवाज मैले अहिले कथा मार्फत बयान गरेर सक्दिनँ निकै नै उत्तेजित भाउजू र म जोसिलो केटोको जोस त्यहाँ कोही आएर रोकेर रोकिने अवस्थामा थिएन निकै नै जोड जोडले गरेँ निकै नै जोड जोडले गरेँ उल्टो सुल्टो विभिन्न मैले जानेका पोजहरू मिलाइ मिलाइ फर्काइ फर्काइ गरेँ बिस मिनट जति जोडको झड्का दिइसके पछाडि मेरो लिङ्गबाट स्खलन होला जस्तो फिल भयो अनि मैले भने भाउजू म भित्रै झारिदिउँ भनेको नाइ बाबु यस्तो नगरौँ एउटा मिस्टेकले पछि पछुतो हुन्छ भन्ने कुरा गर्नुभयो त्यसकारण म पनि सतर्कताका साथ मेरो लिङ्ग स्वाट बाहिर निकालेर भाउजूको नाइटोदेखि भाउजूको स्तनसम्म पुग्ने गरी पिचकियारी हानिदिएँ यति धेरै यो लिङ्गबाट विस्खलन भयो कि लामो समयसम्मको स्टक भएर होला झन्डै एक मुठी नै झरेको थियो अनि भाउजूले त्यो वीरलाई आफ्नो पेटभरि दल्दै स्तनभरि दल्दै बाबु तपाईँको लिङ्ग त साँच्चै नै कति ठुलो हो अहिलेसम्म मैले त यस्तो त देखेको नि थिइनँ तपाईँको दाईको त छोटो छ सानो छ पनि एकैछिनमा भइहाल्छ मलाई त पुग्दै पुग्दैन भन्न थाल्नुभयो अनि मैले भाउजूलाई सान्त्वना दिँदै डन्डोरी भाउजू अब तपाईँको प्यारो दियो छ नि दाई किन चाहियो र दाई त अब विदेशमै अलि एक दुई वर्ष नआउनु भन्नुहोस् म छँदैछु नि तपाईँलाई सधैँ साथ दिने भनेको बाजुले हो बाबु अब मलाई सधैँ यसरी नै खुसी पार्नुहोस् है भन्दै उहाँ शरीरमा लागेको बिरियाहरूलाई झाडनले पुसेर कपडा लगाउन लगाउन लाग्नुभयो भने म पनि आफ्नो लुगा लगाएर त्यहाँबाट निस्कने कोसिस गर्दै थिएँ यसो तल हेरेको त भाउजूको देउरानी बिउजिएकी रहेछन् मलाई अलिकति लाज महसुस भयो तर पनि उनीसँग ल भाउजू म अब खेतमा पानी लिएर जान्छु ल फेरि भेटौँला भनेर देउरानीसँग नि बिदा भएर त्यहाँबाट निस्केँ